स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्समा अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ म मात्र आएको छैन यति बेला प्रविधि कक्षमा राज्य हुनुहुन्छ राज्य पनि आउनु भएको छ राज्यले पनि साथ दिइराख्नु भएको छ मलाई अनि अनिहरूबाट मैले साथ दिइराखेको छु तपाईँले चिनिराख्नु भएको छ म तपाईँकै साथी प्रतीक्षा र अर्पण समर्पणको श्रृङ्खलामा रहेर विशेष गरी चाहिँ हामी तपाईँको सम्झना तपाईँकै आफन्तसम्म पुर्याउँछौँ यदि तपाईँ आज पनि आफन्तलाई सम्झिन चाहनुहुन्छ घर परिवारलाई सम्झिन चाहनुहुन्छ कुनै सन्देश छ आफन्तको लागि भने आउनुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ नम्बर पनि भन्नुपर्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा बाटो तपाईँको लागि हो र यति बेला अर्पण समर्पणको श्रृङ्खला तपाईँले रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरू ट्युन गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W W dot Radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट मेचीदेखि महाकालीसम्म जहाँ कहीँ रहेर हामीलाई सुनिराख्नु भएको छ कोही साथी आइसक्नु भएको छ राजले इसारा गरिसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ शक्तिखोरदेखि निर्मला चिपाङ शक्तिखोरदेखि निर्मला चिपाङ निर्मलाजी हजुर के गर्नुहुन्छ तपाईँ ए त्यतिकै बसे उसै हो आज खेतला धान रोप्नु लागेछ धान रोप्दै रोपाइ गर्दै बोल्दै ओहो भनेपछि अहिले खेतमा नै हुनुहुन्छ हजुर कति खुसी लाग्यो यत्रो यति व्यस्त हुनुहुन्छ यति धेरै व्यस्त हुनुहुन्छ तैपनि हामीलाई सम्झिनु भयो हाम्रो निर्मलाजीले धेरै धेरै धन्यवाद छ अनि रोपाई कहिलेदेखि सुरु भयो कहिले सकिन्छ के छ हिजोदेखि हो भने पछाडि सकिन्छ कहिले अब सकिन्छ भोलितिर सकिन्छ ल ठिकै छ असारको महिनामा रोपाई गर्दा गर्दाखेरि मजा पनि छुट्टी हुन्छ त्यसमाथि पनि आफूसँग मिल्ने साथीहरू भयो भने त अझ धेरै रमाइलो हुन्छ है ल राम्रोसँग बस्नुहोस् राम्रोसँग रमाइलो गर्नुहोस् हामीलाई पनि सम्झिनुहोस् यस्तो व्यस्त हुँदा हुँदै पनि सम्झिनु भयो धेरै धेरै धन्यवाद छ अनि निर्मलाजी को कसलाई सम्झिनुहुन्छ नि आज कार्यक्रम मार्फत यहाँले चाहिँ ए मेरो यहाँ हुनुहुने मम्मी बुवा दिदी हुनुहुन्छ अनि दिदीको छोरी हुनुहुन्छ अनि मेरो साथीहरू मलाई निर्मला भन्ने चिने नचिने सम्पूर्णको लागि अनि मलेसिया मलेसियामा भने दाइको लागि अनि <clears throat> उहाँ कोलारमा हुनुहुने भाउजू अनि बाबु नानीहरूको लागि र अनि निर्मला भनेर चिन्नेहरूको लागि र अर्पणा सुन जो जसले सुनिरहनु भएको छ उनीहरूको लागि र विशेष विशेष गरी जन्मको लागि ल हुन्छ निर्मलाजी आउँदै गर्नुहोला राम्रोसँग बस्नुहोस् रमाइलोसँग बस्नुहोस् है हुनुहुन्छ ल नमस्कार नमस्कार निर्मलाजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला आउन चाहनु त हुन्छ तपाईँ मलाई थाहा छ फोन पनि प्रयास गरिराख्नु भएको छ होला के गर्नु लागिराखे पनि छैन होला अलिकति रिस पनि उठिरहेको छ होला त्यो फोन डायल गर्दा गर्दा थकाइ पनि लाग्छ तपाईँलाई रिस पनि उठिराखेको छ होला नरिसाउनुहोस् तपाईँलाई भेट्नको लागि हामी हरेक दिन आउँछौँ र आज पनि आइसकेका छौँ अझै धेरै समय त बाँकी नै छ तपाईँसँग कुराकानी मेरो हुने नै छ यति बेला भने कोही साथी आइसक्नु भएको छ नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ राज घलाङ काँक्राबाट ए सुभाष कस्तो हाम्रो राजको जस्तो लागिरहेको नाम चाहिँ मलाई फेरि अनि सुभाष के गर्नुहुन्छ म बसी बसा हो बसी बसाई है हजुर खाजा खाइसक्नुभयो कि खानु भएको छैन खाजा एकछिन पछाडि एकछिन पछाडि हजुर हजुर समय पनि त एकैछिन पछाडि हुँदैछ नि त है हजुर हजुर अनि आज सुभाषले अर्पण समर्पण मार्फत सम्झिने हो मेरो काँक्राको सम्पूर्ण साथीहरूलाई मेरो घलान परिवारलाई लत्र साथीहरूलाई हजुर अनि भण्डारा साथीहरूलाई अनि मेरो खैराङको साथीहरूलाई हाम्रो अर्पण एफएमको ओलियनिजलाई अनि हाम्रो सुभाषजीलाई अनि हाम्रो सुरेश सरलाई विशेष गरी हजुरको लागि धेरै धेरै धन्यवाद छ सुभाषजी फेरि फेरि पनि आउनुहोस् है नमस्ते ल नमस्कार सुभाष हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा आज मैले विशेष गरी नेपाली फिल्मका निकै नै पुराना पुराना आवाजहरू तपाईँको लागि लिएर आएको छु र यति बेला कार्यक्रमको सुरुवातमै एउटा साङ्गीतिक आवाज नेपाली फिल्मको क्षेत्रमा चाहिँ धेरै समय अगाडि भन्नुपर्छ निकै नै चर्चामा रहेको गीत हो यति बेला अर्पण समर्पणको व्यवसायमा तपाईँको लागि राख्छु तपाईँलाई पनि निकै नै मनपर्ने गीत हो उकाली ओराली गर्दै काली ओराली गर गई आखा भरी रार भर गई आधी बेरी संग लड़ गई भोला नदी सागर कर गई दुख पीड़ा फिर सा गई हर देश बाटा पर किया अपने गाँव पर कियाए दया सपना लाए काली ओराली गर्दई रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल ए कान्छा कता हिँडिस हातमा कलम र काबी पनि बोक्या छस् कहाँ हुनु नि अङ्कल कम्प्युटर सिक्न हिँडेको नि ए कहाँ सिक्न थालिस् त कान्छा अहिलेको जमानामा राम्रो सिकाउने ठाउँ हेर्नुपर्छ है ल अङ्कल पनि हाम्रै सोरा चोक गङ्ग प्लाजाको तेर्सो तलामा रहेको नेपाल सरकारबाट मान्यता प्राप्त गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र हाम्रा विशेषताहरू computer hardware and networking computer software accounting package web page designing and programming सम्पर्क Gurukul universal computer institute Sauraha Chowk गङ्ग प्लाजाको तेस्रो तला सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे शून्य असी छब्बिस पाँच सय छ अन्ठानब्बे एक छत्तिस छ्यालिस शून्य सत्र र अन्ठानब्बे एक बयालिस उनपचास चार सय बयासी W W W dot Gurukul universal dot com अब मात्र वाइएससी साउन्ड सर्भिसमा लोक दोहरी लाइभ इन कन्सर्ट धनधान्याञ्चल वार्षिक उत्सव तथा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 गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ विशेष गरी तपाईँको सम्झनालाई तपाईँकै आफन्तसम्म पुर्याउनका लागि हामी अर्पण समर्पणको व्यवसाय लिएर हरेक दिन आउँछौँ दुई बजेको अर्पण समाचार लगत्तै करिब करिब तिन बजेसम्म र आज पनि तपाईँको माझमा उपस्थित भइराखेका छौँ यदि तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो खुल्लै छ कोही साथी आइसक्नु भएको छ भन्ने सङ्केत मिलेको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार कति नम्बर जाले झुक्याउनु भयो होइन आइसके पछाडि त्यति धेरै चाहिँ नझुकाइदिने होला राजी पनि झुकिनु भयो म पनि झुकेँ जे होस् अर्पण समर्पणको श्रृङ्खला हो र विशेष गरी हामी तपाईँको सम्झना तपाईँको आफन्तसम्म पुर्याउनेछौँ र पुर्याइ पनि राखेका छौँ कोही साथी आउने तर्खरमा आउनुहुन्छ दुईवटा बाटो खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस उहाँलाई स्वागत गरौँ कोही साथी हुनुहुन्छ नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कसको रागबाट रेशमा चेपाङ रेशमा चेपाङ के गर्नुहुन्छ रेशमा पढ्दैछु दिदी पढ्दै हुनुहुन्छ कतिमा हो सातमा सातमा कस्तो छ नि पढाइ राम्रै चलिरहेको दिदी राम्रै चलिरहेछ राम्रोसँग पढ्नु होला राम्रोसँग पढ्नुपर्छ है अनि हाम्रो रेशमाजी अर्पण समर्पणको व्यवसायमा पहिलो पटक हो र होइन दुई तिन पटक आइसके दुई तिन पटक आइसक्नु भयो है ल ठिकै छ मलाई चाहिँ कस्तो नौलो नाम हो कि जस्तो पनि लागिरह्यो कि अनि आज हरफड समर्पणको श्रृङ्खलामा आउनु भएको छ कसलाई सम्झिनुहुन्छ यहाँले हजुरलाई धन्यवाद कन्टरबुङको दादालाई अनि मेरो विचार दादा अनि विचन दादा मम्मी बुवा माइजू बाबा अनि मलाई रचना चाहिँ भन्ने चिनी नचिनी सम्पूर्णको लागि हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले पनि बिदा हुन्छ है ल नमस्कार यति बेला रिस्मा हुनुहुन्थ्यो र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु भएको छ अरे उहाँलाई पनि स्वागत गर्छु नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ के थापा भन्नु ए लीला थापा है अनि के छ हाम्रो लिलाजीको नै यहाँनिर हाल खबर चाहिँ अनि खेत रोप्ने कार्यक्रम छ कि छैन हाम्रो लिलाजीको भनेपछि हुनै छ है ल ठिकै छ भनेपछि अहिले चाहिँ अलिकति फुर्सद नै छ अनि के गर्नु त्यस्तै त नि है कहिले काम हुन्छ कहिले एकदमै भ्याइ नभ्याइ हुन्छ कहिले काम नै हुँदैन अनि आज अर्पण समर्पण मार्फत यहाँले सम्झिने चाहिँ कागजलाई हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले पनि बिदा हुन्छ है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 कि खै के हो के हो है ल ठिकै छ सम्झिनुहोस् मनदेखि चाहनु भयो भने पक्कै पनि फोन लाग्छ है अनि आज अर्पण समर्पणमा आफा सम्झिने चाहिँ कसलाई हामी अन्त अन्तमा पनि आइसकेका छौँ विशेष गरी हजुरलाई धन्यवाद र मेरो बहिनी तुलसी जित कुमारी र मलाई सम्पूर्ण गोमा थापा भनेर नचिन्नु भने सम्पूर्णको लागि हुन्छ गोमाजी आउँदै गर्नुहोला अहिले पनि बिदा हुन्छ है <laughs> नमस्कार गोमा हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलाको हामी लगभग अन्तमा आइसकेका छौँ अब भने कार्यक्रमबाट बिदा माग्नुपर्छ भनेर राजले इसारा गरिसक्नु भएको छ राजको आज्ञालाई मैले नमाने त कुरै भएन अब भने तपाईँबाट छुटिनुपर्छ यतिन्जेलसम्म तपाईँले अर्पण समर्पणको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र यतिन्जेलसम्म प्रविधि कक्षमा रहेर राजले साथ दिनुभएको थियो राजलाई धन्यवाद दिन्छु र फोन गर्नुहुने तपाईँलाई त विशेष विशेष धन्यवाद छ प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद दिन्छु र अर्पण समर्पणको आजको व्यवसायबाट म प्रतीक्षा विदा हुन्छु हवस् त नमस्कार